जाँडमा मजा नारेको साथमा तपाईँको रेडियो तपाईँको आवाज रेडियो भिजन एकानब्बे दशमलव छ मेगार्समा हरेक आइतबार दस बजेको समाचार पश्चात एघार बजेसम्म गुन्जनी कार्यक्रम मुक्तक मालाको समय आज पनि शुरू भइसकियो मदन भण्डारी सधैँझै तपाईँहरू समक्ष उपस्थित भइसकेको छु तपाईँले एकानब्बे दशमलव छ मेगार्समा अहिले हामीलाई पूर्वमा सुनिरहनु भएको छ सिमानासँगै जोडिएका भारतका विभिन्न ठाउँहरूमा सुनिरहनु भएको हुनुपर्छ त्यस्तै WWW dot Radio Vision dot com dot NP log on गरेर संसारभर एकैसाथ सुनिरहनु भएको हुनुपर्छ तपाई सम्पूर्ण प्रिय मुक्तक मनहरूलाई कार्यक्रममा धेरै धेरै स्वागत छ हार्दिक नमस्कार श्रोता कार्यक्रम मुक्तक मालामा हामी तपाईँहरूले नै पठाउनुभएका मुक्त खरबहरू राख्ने गर्छौं मुक्तकारहरूसँगको बलाकुसारी तपाईँहरू समक्ष राख्ने गर्छौं मुक्तकसँग सम्बन्धित हरेक गतिविधिहरूलाई तपाईँहरू समक्ष पुर्याउने गर्छौं आजको यो अङ्कमा मसँग आधा भाग रहेको छ मुक्तकार मीना श्रेष्ठ सबिजीको पोल्टाको कोसेली मुक्तक संग्रह भित्रबाट केही मुक्तक अनि कार्यक्रमको आधा भाग रहनेछ तपाईँहरूले नि मायाले स्नेहले पठाउनु भएका मिठा मिठा मुक्त करपहरू कार्यक्रमको आधा भाग सुनौ पोल्टाको कोसेली मुक्तक संग्रह भित्रबाट मीना श्रेष्ठ सबिजीका मुक्त करपहरू जुन मुक्तक संग्रह केही समय अघि पाठक समक्ष आएको थियो मलाई त आमा सम्झनाको तरेली मनपर्छ मलाई त आमा सम्झनाको तरेली मनपर्छ विगतको मनमोहक बगानमा चमेली मनपर्छ त्यो चाहे जतिसुकै छुत्रो मैलो नै किन नहोस् मलाई त तिम्रै प्रिय पोल्टाको कोसेली मनपर्छ यो मुक्तक हजुर मुक्तकार मिना श्रेष्ठ सबिजीको मुक्तक संग्रह पोल्टाको कोसेली भित्रबाट अब हामी केही मुक्तक सुन्नेछौ अर्को मुक्तक म लिइहाल्छु दौडियो एक्लै आखिर रुक्न रहेछ दौडियो एक्लै आखिर रुक्न रहेछ यो बाँस हल्किएको झुक्न रहेछ खरे गडगडाएको यो असारमा पछि ठुलो खडेरीमा सुत्न रहेछ अर्को मुक्त पुन भुल्छु भन्दै थिएँ सपनीमा आइदियो म के गरौँ भुल्छु भन्दै थिएँ सपनीमा आइदियो म के गरौँ बिर्सिएर बाँच्न नसक्ने बनाइदियो म के गरौँ हेर्दा राम्रो अनुहार रहेछ भित्र कालो भए पनि आँसुको घैला आँखैमा खनाइदियो म के गरौँ यो प्रश्न मुक्तकार मिना श्रेष्ठ सविजीको पोल्टाको कोसेली मुक्तक संग्रह उहाँको केही समय अघि पाठक समक्ष छ हामीलाई प्राप्त भएको छ यो अंकको लागि हामी सोही संग्रहभित्रबाट केही मुक्तक सुन्नेछौ आजको कार्यक्रमको आधा भाग अहिले म पुनः सोही संग्रहभित्रबाट मुक्तक तपाईँहरू समक्ष राख्न चाहन्छु हिजो आज आफ्नै मुटुले ठाउँ छोडे चाहिँ लाग्छ हिजो आज आफ्नै मुटुले ठाउँ छोडे लाग्छ मेरै मान्छेले अरूकै फुलबारी घोडेसी लाग्छ अचेल खल्लो लाग्छ दिन अनि रातहरू पनि आँगनैबाट प्रिय मान्छेले बाटो मोडेसी लाग्छ बिरामी छु मनको तर हेर्न आउँदैनौ अर्को मुक्तक बिरामी छु मनको तर हेर्न आउँदैनौ भिजेको छ सिरानी यो फेर्न आउँदैनौ फुलौला भन्दै जिन्दगी नै सुम्पिए तर जीवनभरि अङ्गालोमा खै बेर्न आउँदैनौ अब भने श्रोता हामी कार्यक्रममा पहिलो साङ्गीतिकको शैली तपाईँहरू समक्ष राख्दैछौ यो समयमा मसँग गीत रहेको छ दुर्गा खरेलजीले गाउनुभएको जसयोन्जन प्यासीजीले लेख्नु भएको बद्री दुर्गा खरेलजीले संगीत भर्नुभएको मुक्तक राख्नेछु अबको क्रममा हजुर पोल्टाको कोसेली मुक्तक संग्रहभित्रबाट मुक्तकार मीना श्रेष्ठ सबिजीको सँगसँगै गीत हामी सुन्ने नै छौ छेउमा बस्दा तिमीसँग बात लाग्ने डर छेउमा बस्दा तिमीसँग बात लाग्ने डर नबसौ त तिम्रो माया अन्तै भाग्ने डर खाली सिङको रङ्ग्याएर रङ्गिने रहर्छ मेरो हाँसो खुसीहरू कसैले माग्ने डर बोलौ भने तिमीलाई बात लाग्ने डर नबोलाउ त तिम्रो पेटको पाप लाग्ने डर नबोलाउँछ तिम्रो पेटको पाप लाग्ने बोलाउ भने तिमीलाई बात लाग्ने डारा नबोलाउ त तिम्रो पेटको पाप लाग्ने डाडा नबोलाउ त तिम्रो पेटको पाप लाग्ने भरि तिम्रो माया भरि माया जता हेऱ्यो त्यतै देख्छु तिम्रै तिम्रै माया भरि तिम्रो माया भरि माया जता हेऱ्यो त्यतै देख्छु तिम्रै तिम्रै माया कहाँ राखौँ कता सजाउ यति धेरै माया गीत बनाइ गाइरहँ कि तिम्रा सबै माया बोलाउ भने तिमीलाई बात लाग्ने डर नबोलाउ त तिम्रो पेटको पाप लाग्ने डर नबोलाउ त तिम्रो पेटको पाप लाग्ने डर थोपा जुनको किरण तिम्रै धेर माया फुलको रूप दिलको मोती तिम्रै मात्र माया शिवको थोपा जुनको किरण तिम्रै धेर माया फुलको रूप दिलको मूर्ति तिम्रै मात्र माया कति चोखो कति मिठो तिम्रै सारा माया माला गाँसी लगाएर के तिम्रा सबै माया बोलाउ भने तिमीलाई बात लाग्ने डर नबोलाउ त तिम्रो पेटको पाप लाग्ने डर निकै नै मिठो गीत सुन्नुभयो रेडियो भिजन एकानब्बे दशमलव छ मेगार्समा मुक्तक माला तपाईँ सुनिरहनु भएको छ आजको बसाईमा मैले तपाईँहरू समक्ष कार्यक्रमको आधा भाग मुक्तकार मीना श्रेष्ठ सबेजीको पोल्टाको कोसेली मुक्तक संग्रहभित्रबाट मुक्त खराबहरू राखिरहेको छु आधा भाग भने म तपाईँहरूकै मुक्त कार्यक्रममा लिनेछु अहिले पुनः म पोल्टाको कोसेली मुक्तक संग्रहभित्रबाटै केही मुक्त राख्नेछु माया चोखो हुँदैन अङ्गालो हालेर मात्र माया चोखो हुँदैन अंगालो हालेर मात्र घर सुन्दर हुँदैन त्यहाँ बत्ती बालेर मात्र विश्वास हुनुपर्छ एकअर्कामा सधैँभरि अमृत हुन्छ माया अविश्वास फालेर मात्र हो नि अर्को मुक्तक उहाँकै तिमी भित्र मायाको खानी रहेछ अरूलाई रुवाउने बानी रहेछ तिमी भित्र मायाको खानी रहेछ अरूलाई रुवाउने बानी रहेछ जो देखे पनि लोभिने आँखाले धोका दिने जानी जानी रहेछ मीना श्रेष्ठ सविजीको जन्म रावा बेसी वार्ड नम्बर एक कुपिण्डे खोटाङमा भएको श्रोता हाल उहाँ विराटनगर बाह्रमा हुनुहुन्छ उहाँको यसअघि आमाको महिमा दुई हजार त्रिहत्तर सालमा अविरल वर्षा दुई हजार सालमा टुक्रिएको मुटु गजल संग्रह दुई सालमा प्रकाशित भइसकेको छ पोल्टाको कोशेली मुक्तक संग्रह अहिले पाठक समक्ष छ म सोही संग्रहबाट मुक्तक लिइरहेको छु जता हेर्छु उतै देख्छु खुट्टो समय तान्नेहरू जता हेर्छु उतै देख्छु खुट्टो समय तान्नेहरू उल्टो कोल्टो हुँदाकोखमा छुरी हान्नेहरू कतिसम्म निर्दयी हुन्छन् मानव जाति पनि छिनमै आफ्नो छिनमै दुश्मन ठान्नेहरू मुटु दिन्छु हत्केलामा लिएर त हेर अर्को मुक्तक मुटु दिन्छु हत्केलामा लिएर त हेर म सँगसँगै एकचोटि चिएर त हेर जीवनको परिभाषा तब बुझ्नेछौ एक प्याला प्रेम रस पिएर तहेर पोल्टाको कोसेली भित्रबाटै म मुक्त लिइरहेको छु गरीब रहेछ अन्यायमा परेर लास बनेको छ गरीब रहेछ अन्यायमा परेर लास बनेको छ खै कहाँ खोजु न्याय मरेर लास बनेको छ सुन्दर बगानमा खडेरीको मार यति पर्यो कि फुल्नै नपाई कुपिलामी छरेर लास बनेको छ पनि श्रोता हामी दुईवटा मुक्तक सुन्नेछौँ एसी संग्रहभित्रबाट तत्पश्चात म तपाईँहरूकै मुक्त गरपहरू लिएर आउनेछु लागेको घाउ पुर्नुको मचै अर्कै लागेको घाउ पुर्नुको मचै अर्कै कसैलाई कुर्नुको मचै अर्कै कस्तो अनौठो लाग्छ जिन्दगी तिमी मलाई चुर्नुको मचै अर्कै हौ भने हामी अन्तिम मुक्तक सुन्नेछौ मुक्तकार मीना श्रेष्ठ सबैजीको पोल्टाको कोसेली भित्रबाट सँगसँगै म अर्को एउटा गीत राख्नेछु यो समयमा मसँग गीत रहेको छ अरूणा लामाजीले गाउनु भएको राजेन्द्र थापाजीले लेख्नु भएको अम्बर गुरूङले संगीत भर्नु भएको म उक्त गीत त राख्ने नै छु मुक्तक सुनौ पोल्टाको कोसेली भित्रबाट मीना श्रेष्ठ सबैजीको तिमले धोका दिउ पो मैले जिउन पाए तिमले धोका दिउ पो मैले जिउन पाए तिमले विष दिउ पो मैले पिउन पाए सोचाइमा फरक पर्दो रहेछ चाहे जस्तो हुन्न तिमले मुटु चिरा पार्यो र पो सिउन पाए पाली त मनै फटु के यिनै मिठो गीत सुन्नुभयो रेडियोभिजन एकानब्बे दशमलव छ मेगा आर्सको कार्यक्रम मुक्तक मालामा भने श्रोता म तपाईँहरूले नै पठाउनुभएका मुक्त खरबहरू आलो पालो जोड्नेछु मियो जस्तै बनेर उभिन्छ समस्या हल्लिन चाहँदैन मियो जस्तै भनेर उभिन्छ समस्या हल्लिन चाहँदैन हाँसो खुसी मेरो बसमा कसै गरी अल्झिन चाहँदैन छातीमा छुरा दस्ने के अगाडि बाँचेर देखौं भने पनि जिन्दगी नि फेरि जिन्दगी जस्तै गरी चल्दिन चाहँदैन यो मुक्तक मुक्तकार प्रकाश सापकोटा आखेडजीको काठमाण्डु उत्थानकोटबाट उहाँले हामीलाई सम्झनुभयो मुक्तक मिठो लेख्नुहुन्छ मुक्तक मालालाई यसै गरी मिठो माया बाँड्दै गर्नुहुन्छ प्रकाश सापकोटा आखेडजीको मुक्तक सँगसँगै अर्को मुक्तक मलिन्छु मसँग मुक्तक छ अनिल भण्डारी उदासजीको अछाम मंगल सेन एघार खिमाडा उहाँको घर हो पल्ला गाउँकी ठुली खेल्न मन थियो पल्ला गाउँकी ठुली खेल्न मन थियो हामी टाला टुली बाटुली खेल्न मन थियो मण्डप थापी मेरै गाउँको एक मन्दिरमा एकैछिन बेहुला बेहुली खेल्न मन थियो ओहो निकै मिठो ढङ्गबाट मुक्तकार अनिल भण्डारी उदासी आउनुभयो हजुर अछाम मंगल सिंहबाट अर्को मुक्तक छ मसँग दिनेश तामाङजीको खलडुङ्गा उहाँको घर हो दुखेर जिउ ज्यान अति पोलेर आउँछ दुखेर जिउ अति पोलेर आउँछ भित्री मन भत्पति फोलेर आउँछ आलो खाउमा मलमपट्टि क्यारी गर्ने होला जाति पार्ने छैन ओखती पोलेर आउँछ दिनेश तामाङजी ओखलढुङ्गाबाट आउनुभयो अर्को मुक्तक छ मसँग गणेश कालीकोटजीको सोलुखुम्बु सोताङ चार नामलुङ उहाँको घर हो जब चुनाव आउँछ र त यस्तै कुरा हुन्छ जब चुनाव आउँछ र त यस्तै कुरा हुन्छ थाहा छैन नेताको वचन कहिले पूरा हुन्छ जनताको सेवा गर्छु भन्दै नमस्कार गर्थ्यो त्यही नेताबाट जनताको सपना अधुरा हुन्छ यो मुक्त हजुर गणेश कालीकोटजीको सोलुखुम्बु सोताङबाट उहाँले हामीलाई भयो अर्को मुक्तक छ सुशील वियोगी गायलजीको शिखर नगरपालिका एघार डोटी हाल चेन्नईबाट उहाँले हामीलाई मुक्तक पठाउनु भएको छ चोटै चोट खपेर योज्यान कहिले हँसाउन सकिन चोटै चोट खपेर यो ज्यान कहिले हँसाउन सकिन दुःख सुख सँगै हिँड्ने एउटा बाटो बनाउन सकिन सन्तोष गर्नुपर्छ खुसी जीवन जिउनलाई यहाँ पीडा पर्दा कसैलाई पनि यहाँ सघाउन सकिन यसरी आउनुभयो यो पाला सुशिल्पी योगी घायलजी अर्को मुक्तक छ श्रोता मसँग श्याम लम्सालजीको तनहु उहाँको घर हो हामी सँगसँगै अर्को एउटा गीत सुन्नेछौ यो समयमा मसँग गीत रहेको छ बादल थापाजीले भएको संगीत भएको गाउनु भएको निकै नै मिठो गीत छ श्याम लम्सालजीको मुक्तक पहिला सुनौ सँगसँगै गीत हामी सुन्ने नै छौ बिन्ती गर्छु अब मदेखि तिमी धेरै दूर जाऊ बिन्ती गर्छु अब मदेखि तिमी धेरै दूर जाऊ अनेक बहाना बनाई मेरो नजिक नआऊ निको पार्छु भन्थ्यौ मलमपट्टि लगाई तर झनै बल्झियो तिम्रै कारण यो मुठुको खाऊ आँसु झर्दैन आँखा सुकिसकेछ आँसु झर्दैन आँखा सुकिसकेछ आँसु झर्दैन आँखा सुकिसकेछ निन्द्रै लाग्दैन निन्द्रा पुगिसकेछ आँसु झर्दैन आँखा सुकिसकेछ निन्द्रै लाग्दैन त्यसै कारिन्थेर पिर पर्या छ हेर यो मुटुमा चिरा पर्या छ त्यसै कारिन्थेर पिर पर्या छ कसो गरी हाँस्नु पिर पर्या छ अक्षरको मायाले गर्नु गर्या छ ए दुई अक्षरको मायाले गर्नु गर्या छ पहिले हँसायो पशुमा सासै फेर्न गाह्रो ढुङ्गा बरु नरम होला तिम्रो मन त साह्रो चिसो पशुमा साँच्चै फेर्न गाह्रो ढुङ्गा बरु गो पापी ए गो पापी मन गो पापी पहिले हसायो खसालजीको मुक्त परपहरूसँगै तपाईँले यो गीत सुन्नुभयो रेडियो बिजन एकानब्बे दशमलव छ मेगा सुनिरहनु भएको छ म यो समयमा तपाईँहरूकै मुक्त परपहरू कार्यक्रममा लिइरहेको छु हरेक दिन मरिमरी दुःख गर्नुपर्छ हरेक दिन मरी दुःख गर्नुपर्छ पसिनाको भरमा परी दुःख गर्नुपर्छ मुठी सासको भरमा केही गर्ने रहरमा तीन महिना र वर्षभरि दुःख गर्नुपर्छ हो नि यो मुक्तक सुनिल राणा बिरहीजीको वनगाड़ खुपिण्डे तीन सल्यान उहाँको घर हो सुनिल राणा बिरहीजी नियमित रूपमा आउँदै गर्नुहुन्छ मिठो माया बाँड्दै गर्नुहुन्छ हामीलाई अर्को मुक्तक मलिन्छु मसँग मुक्तक छ टीआर शर्मा अथक मनुजीको बकुनपा दुई सल्यान उहाँको घर हो जागिर व्यापार सम्बन्ध सुमधुर ठूला बडाकै छन् जागिर व्यापार सम्बन्ध सुमधुर ठूला बडाकै छन् नीति नियम कानून सबै हसुर ठूला बडाकै छन् खोरिया खनी मुठी फलाउने दुखी गरीब मात्रै हुन् घर घडेरी छोराछोरी सिङ्गापुर ठूला बडाकै छन् यसरी व्यङ्ग्य मुक्तकमा टीआर शर्मा अथक मनुजीको सल्यानबाट उहाँ आउनुभयो मुक्तक मालालाई यसै गरी नियमित रूपमा माया उहाँ बाँड्दै गर्नुहुन्छ अर्को मुक्तक छ मसँग अनुप खतिवड़ा जिज्ञासुसीको मुनाबारी गाउँ विश्वनाथ असम उहाँको घर हो आफ्नो ठाउँको विकास गर्न झाग्नुपर्छ युवा आफ्नो ठाउँको विकास गर्न जाग्नुपर्छ युवा प्रगतिको प्रकाश छर्न अब लाग्नुपर्छ युवा जति कष्ट झेल्नु परे हरेस नखाई झेलौँला हाम्रो अधिकार निसंकोच माग्नुपर्छ युवा भारतबाट अनुप खतिवड़ा जिज्ञासुसी पनि नियमित रूपमा मेरो समक्ष आउँदै गर्नुहुन्छ अर्को मुक्तक छ श्रोता कमान सिंह तामाङजीको सुनापति गाउँपालिका चार रामे छापुमाको घर हो समय र धनको नाश साथ लाग्यो शून्य समय र धनको नाश साथ लाग्यो शून्य योग्यता डिग्री पास हात लाग्यो शून्य नसिब छ हातमा न ठाउँमा मान्छे छन् बेकारको आशय आस हात लाग्यो शून्य कमान सिंह तामाङजी सम्भवत पहिलो पटक हुनुपर्छ हामीहरू समक्ष आउनु भएको मलाई त्यस्तै लाग्छ अर्को मुक्तक छ मसँग ज्ञानेन्द्र सरकारजीको बाजुरा उहाँको घर हो हामी सँगसँगै गीत पनि सुन्नेछौ यो समयमा मसँग गीत रहेको छ थानेश्वर गौतमजीले गाउनु भएको उहाँलाई राजेन्द्र बजुरालीजी र सागर बजुरालीजीले साथ दिनुभएको सगायनमा यस गीतलाई भएको छ जीवन विकाजीले म्युजिक कम्पोज गर्नुभएको छ थानेश्वर गौतमजीले नै मुक्तक सुनौ ज्ञानेन्द्र सरकारजीको सँगसँगै गीत हामी सुन्ने नै छौं आए चाहिँ गर्छन् फर्किजान्छन् यादका ती छालहरू आए चाहिँ गर्छन् जान्छन् यादका ती छालहरू सुनेरै मन बाँध्न बाध्य भएछु अनौठा ती सवालहरू यो जाडो शिशिरको तुसारो बहकिने चिसो बतास खुलम खुल्ला छ मनको ढोका अनि ती स्यालहरू तिम्रा मलाई भेटे र जान्छन् सपनीमा आई मुटु रेटेर जान्छन् रेटेर जान्छन् तिम्रो भेटेर जान्छन् तिम्रो यादहरू मलाई भेटेर जान्छन् सपनीमा आई मुटु रेटेर जान्छन् रेटेर जान्छन् तिम्रो यादहरू मलाई भेटेर जान्छन् तिम्रो याद कानी पिरतीको लामो लेख्छन् कहानी पिरतीको स्तै पार्यो प्यार कागजमा छर पस्तै पार्यो प्यार कागजमा छर पस्तै पार्यो प्यार कागजमा सम्हाल्नै सकिन मैले समेटेर जान्छन् हाल्नै सकिन मैले समेटेर जान्छन् तिम्रा यादहरू मलाई भेटेर जान्छन् तिम्रा याद भिजन एकानब्बे दशमलव छ आर्समा मुक्तक माला तपाईँ सुनिरहनु भएको छ आजलाई भने कार्यक्रममा मुक्तकको सिलसिला यति मात्रै श्रोता कार्यक्रम सुन्दै जाँदा तपाईँलाई पनि मुक्तक पठाउन मनभयो प्रतिक्रिया बाँड्न मनभयो भने तपाईँले हामीलाई सम्झन सक्नुहुन्छ Muktakmala at the rate Gmail dot कममा तपाईँले मुक्त गरपहरू प्रतिक्रियाहरू मेल गर्न सक्नुहुन्छ मुक्तकमालाको फेसबुक पेज फेसबुक आईडीमा पनि मुक्त गरपहरू प्रतिक्रियाहरू तपाईँले छोड्न सक्नुहुन्छ यस समयसम्म कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद मलाई इन्टरनेट संसारमा हरदम साथ दिने भाइ प्रति बस्नेतलाई सुटुक्क सम्झँदै म मदन भण्डारी जाँदा जाँदै एकदेव लिम्बुले गाउनु भएको सन्तोष सुनारजीले लेख्नु भएको संगीत भर्नु भएको यो निकै नै मिठो गीत छोड्दै विदा चाहन्छु हस्त श्रोता मिठा मिठा सपना सबै तपाईँ के भागमा परून् नमस्कार शुभरात्री गाजल टिकिलाउनु याद साह्रै सुहाउँछ छड्के किस गर्नु माया मनै लुभ्यो छ हो, हो, हो, हुन्छ छड्केकी सुकुर्नु माया मनै लोभ्याउँछ नजर नलागोस् कसैको मेरो मायालाई यो जुनी काटिदिउला फेरि तिमीलाई यो जुनी मात्राको के कुरा सयौँ तिमीलाई हो सम्झौँ अलकाल जाउँदै सुन त आखा बोलाउनु आँखा जोगाउँदै सधैँभरि तिम्रै वरिपरि रही काटोस् मेरो जीवन तिमीलाई हेरे तिम्रै कुरा गरे थामिँदैन यो माना नजर नलागोस् कसैको मेरी मायाले यो जुनी काटिदिनुहोला फेरि तिमीलाई यो जुनी मात्राको के कुरा सयौँ तिमीलाई हो